सिंह कार्कीलाई सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाएको विरोधमा आज हेटौडा पाँच प्रशासन कार्यालयको गेटमा धरना दिइएको छ सरकार मानवाधिकार उल्लङ्घनकर्तालाई पुरस्कृत गर्ने र लोकतान्त्रिक तथा न्यायिक मान्यता कुल्चने काममा उद्धत भएको भन्दै मानवाधिकार तथा शान्ति समाज मकवानपुरले धरना दिएको हो समाजले देशव्यापी विरोधको क्रममा विरोधका कार्यक्रम अन्तर्गत मकवानपुरमा पनि बिहान एघार बजेदेखि आधा घण्टा धरना दिइएको हो कार्यक्रममा बोल्दै समाजका अध्यक्ष राजन दाल खुसराजले नागरिक आन्दोलनको मर्म बिर्सेर वर्तमान सरकार विभिन्न काममा लागेको बताउनुभयो कान्तिपुर राष्ट्रिय दैनिकका पत्रकार विजय कुमार सहितका तीनजना विरूद्ध परेको अदालतको मानहानी मुद्दामा सर्वोच्च अदालतले प्रशासनसँग घटना विवरण मागेको छ न्यायाधीश तर्कराज भट्टको एकल इजलासले पत्रकार घनश्याम खड्कालाई इजलासबाट बाहिर जान न्यायाधीशले दिएको आदेश टी शर्ट विवाद लगायतका विषयमा के भएको हो जानकारी गराउन प्रशासनलाई आदेश दिएको हो पत्रकार खड्कालाई इजलासबाट बाहिर जान दिएको आदेश सहितका विषयमा विजय कुमारले कान्तिपुरमा लेखेको पद र पहिचान बीचको महान अन्तर शीर्षकको लेखका कारण अदालतको मानहानी भएको भन्दै अधिवक्ता अञ्जनी कुमार पोखरेलले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो मुद्दामा विजय कुमारसँगै कान्तिपुरका सम्पादक सुधीर शर्मा प्रकाशक कैलाश सिरोहिया र निर्देशक स्वस्तिका सिरोहियालाई विपक्षी बनाइएको छ लेखले अदालतको गरिमामा आँच पुग्ने काम गरेको भन्दै एक वर्ष कैद र दस हजार रूपियाँ जरिवानाको माग गरिएको छ एकीकृत नेकपा माओवादीले सबैलाई समेट्ने गरी चुनावी ऐन निर्माण गर्न सरकारलाई सुझाव दिएको छ थ्रेस होल्ड हटाउन र फौजदारी अभियोग लागेकालाई उम्मेद्वार बनाउन मिल्ने गरी चुनावी ऐन निर्माण गर्न उसले सरकारलाई सुझाव दिएको हो मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीसँग भएको भेटमा एकीकृत माओवादीका शीर्ष नेताहरूले चुनावी ऐन निर्माणलाई टुङ्ग्याएर तत्काल मिति घोषणा गर्न आग्रह समेत गरेका छन् उनीहरूले रेग्मीलाई आन्दोलन र दलहरूलाई सहमतिमा ल्याउन पनि सुझाव दिएका छन् जवाफमा रेग्मीले आन्दोलन र दलहरूलाई सहमतिमा ल्याउन दलहरूले सहयोग गर्नुपर्ने बताउनु भएको थियो उहाँले चुनावको सुनिश्चित गरेर चाँडै निर्वाचनको मिति घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भेटमा दलहरूबीच विवादित थ्रेस होल्ड संविधान सभा सदस्य संख्या फौजदारी अभियोग लागेकालाई उम्मेद्वार बनाउने वा नबनाउने विषयमा छलफल भएको मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो संविधानसभा चुनाव सम्बन्धी ऐन कानून र मिति घोषणाबारे निर्णय गर्न अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले केही दिन यता राजनैतिक परामर्श तीव्र बनाउनु भएको छ काङ्ग्रेस एमालेसँग छुट्टा छुट्टै परामर्श गरिसक्नुभएका अध्यक्ष रेग्मीले आज बिहान एकीकृत नेकपा माओवादीका नेताहरूसँग छलफल गर्नुभएको हो भेटका लागि एकीकृत माओवादी अध्यक्ष प्रचण्ड उपाध्यक्ष दुवै बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठ बालुवाटार पुग्नु भएको थियो अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आन्दोलनरत नेकपा माओवादी लगायतका दलहरूलाई वार्तामा आउन फेरि पनि आग्रह गर्नुभएको छ राजधानीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले गरेको कार्यक्रममा अध्यक्ष रेग्मीले कुनै पनि किसिमको आग्रह पूर्वाग्रह र विमति नराखे चुनावमा सहभागी हुन आन्दोलनरत दलहरूलाई आग्रह गर्नुभएको हो संविधान सभाको चुनावबाट नै समग्र नेपाल र नेपालीको हित हुने भन्दै अध्यक्ष रेग्मीले चुनावी वातावरण बनाएर मात्र चुनावको मिति घोषणा हुने बताउनुभयो एउटा समावेशी सुनिश्चित गर्दै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने सरकारको लक्ष्य अनुरूप संविधान सभा सदस्य निर्वाचन अध्यादेशलाई यथाशीघ्र अन्तिम रूप दिनका लागि सरकार विभिन्न राजनीतिक दलसँग घनीभूत रूपमा छलफलमा विगत केही दिनदेखि निरन्तर क्रियाशील छ निर्वाचन कानूनसँग सम्बन्धित सम्पूर्ण कुराहरूको सुनिश्चित गर्दै निर्वाचनको वातावरण निर्माण गरी निर्वाचन मिति घोषणा गर्न सरकार आतुर रहेको कुरा पनि म यहाँ राख्न चाहन्छु सरकार राजनैतिक दलहरूसँग निरन्तर सम्वादमा रहेको बताउँदै रेग्मीले चुनावमा सबै दलको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो कृषि तथा वन विज्ञान विश्वविद्यालय र अमेरिकाको मिचिगान स्टेट युनिभर्सिटीले संयुक्त रूपमा आयोजना गरेको गोष्ठीमा नेपाल सहित जापान अमेरिका लगायतका मुलुकका प्राध्यापकहरू सहभागी छन् वर्तमान सरकारलाई सघाउन बनाइएको उच्चस्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट नेकपा एमाले सम्हाल्नेको छ प्रधान न्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिएपछि सरकार सञ्चालनमा सघाउन बनाइएको समितिको पहिलो नेतृत्व एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड र दोस्रो नेतृत्व नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले गर्नुभएको थियो दुईवटा पार्टीले नेतृत्व गरे पनि राजनैतिक समितिले उल्लेख्य काम गर्न भने नसकेको नसकेको भन्दै आलोचना भइरहेको छ एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड संयोजक रहेका बेला संवैधानिक निकायमा सिफारिस गरिएका व्यक्तिहरू व्यक्तिहरूमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीको विरोधमा अहिले संयन्त्र तानिएको छ लोकतान्त्रिक आन्दोलन दबाउन भूमिका खेलेको आरोप लागेका कार्कीलाई अख्तियार प्रमुख बनाउनु लोकतन्त्रको उपहास भएको भन्दै कांग्रेस र एमालेका नेताहरूले विरोध गर्दै आएका छन् भने एकीकृत माओवादी र मधेसी मोर्चा त्यसको बचाउमै व्यस्त छन् आजबाट एमाले अध्यक्ष झलनाथ खनालले राजनैतिक समितिको नेतृत्व गर्ने भएपछि भोलि बैठक बोलाइएको छ भोलिको बैठकले संविधान सभाको चुनावको वातावरण बनाउने र आवश्यक ऐन कानून निर्माणका विषयमा छलफल गरी अघि बढ्ने तयारी भएको नेताहरूले बताएका छन् यसैबीच निकै लामो रस्सा कसेपछि प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बनेको दुई महिना पूरा भएको छ मंगिरभित्रमा संविधान सभाको निर्वाचन गराउने शर्त अनुसार गठन भएको वर्तमान सरकारले अझैसम्म पनि चुनावको मिति समेत घोषणा गर्न सकेको छैन गत जेठ चौध गते संविधान सभाको विघटनपछि राजनैतिक दलहरूबीच आपसी बेमेल बढ़दै गएपछि गत चैत एक गते प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व गर्न दिने सहमति भएको थियो दलहरूबीच भएको सहमतिलाई टेकेर राष्ट्रपतिले वर्तमान सरकार गठनको बाटो खोलिदिनु भएको थियो चुनावी सरकारले संवैधानिक निकायमा पदपूर्ति र कर्मचारी सरुवा बढुवामा समय खर्चदै आएको भन्दै सरकारको आलोचना बढ्दै गएको छ वर्तमान सरकार गठनपछि राजनीतिले निकास पाउला भन्ने अपेक्षा गरिए पनि शुरूदेखि नै सरकारको विरोधमा नेकपा माओवादी सहितका तेत्तीस दल नागरिक समाज कानून व्यवसायीहरू आन्दोलनमा रहेका छन् सरकारले आफ्नो विपक्षमा रहेका दल तथा विभिन्न समूहलाई वार्तामा बोलाएर चुनावको मिति घोषणा गर्नु उत्तम विकल्प हुने धेरैको बुझाइ छ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले संकीर्णतावादी सोचका कारण नेपालको विकासमा विकासले गति लिन नसकेको बताउनु भएको छ मुलुकको अग्रगमनका लागि सबै राष्ट्रवादी प्रेमीहरू एकजुट भएर भएमा मात्र नेपालले विकासको गति लिन सक्ने उहाँले दावी गर्नुभयो भट्टराईले मुलुकमा देखिएको अतिवादी र यथास्थितिवादी दुवै खाले सोचको अन्त्य गर्दै विकासको बाटोमा अघि बढ्न युवाहरूलाई आग्रह गर्नुभयो बुटवल बहुमुखी क्याम्पसमा आज आयोजित सोभ्यू चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले नेपाली युवाहरूलाई स्वदेशमै बसेर सृजनशील काम गर्ने वातावरण बनाउन आफू नेतृत्वको सरकार असफल भएको स्वीकार गर्दै मुलुकका ठूला ठूला क्रान्तिहरू विद्यार्थीको नेतृत्वमा भएकाले अहिलेको विद्यार्थीहरू कुनै राजनैतिक दलको आदेशमा नभई सामाजिक रूपान्तरणमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले चुनावको मिति घोषणा गर्न वर्तमान सरकारले सक्दो पहल गर्नुपर्ने बताउनु भएको छ निर्वाचनको विकल्प नभएको भन्दै उहाँले विरोध गर्ने दललाई पनि सहमतिमा ल्याउन आवश्यक भएको उल्लेख गर्नुभयो गृह जिल्ला रौतहट पुग्नुभएका नेपालले निर्वाचन धाँधली रहित रूपमा सम्पन्न गर्न इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गर्नुपर्ने सुझाव दिनुभएको छ निर्वाचन प्रणालीलाई परिमार्जन गरी मतदातालाई सहज हुने किसिमले मतदान गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो संविधान सभामा धेरै सदस्य देशको आर्थिक भारले थेग्न नसक्ने भएको हुँदा आपसी सहमतिको आधारमा संख्याको चुङ्गो लगाउनु पर्ने नेता नेपालको भनाइ छ यस्तै झापा पुग्नुभएका एमाले नेता केपी ओलीले एकीकृत नेकपा माओवादीको खस्रो सिद्धान्तबाट मुलुक अगाडि बढ्न नसक्ने बताउनु भएको छ झापाको दमकमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाटमा ओलीले माओवादीको माओवादी कुनै दर्शन र दूरदृष्टि नभएको पार्टी भएको आरोप लगाउनुभयो एमालेको गतिशीलताका लागि महाधिवेशन गर्नु एमालेको गतिशीलताका लागि महाधिवेशन गर्ने बताउँदै नेता ओलीले एकता र नयाँ नीति निर्माण गर्न पनि महाधिवेशन आवश्यक रहेको बताउनुभयो राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै छ नेपाल वाणी नेटवर्क सुन्दै गर्नुहोला नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको सुर्तिजन्य वस्तुहरूमा अन्तशुल्क टिकट लगाउने सम्बन्धी सूचना आन्तरिक राजस्व विभागले अन्तशुल्क नियमावली ओइ सुन्न यार तेरो घर घर अगाडिको बाटो लाइन गएको बेलामा पनि झलमल देख्छु फेरि टिभी पनि हेर्छौ भन्छस् होइन के चमत्कार गरिस् तैले चमत्कार होइन यार यो त रिस्टुर सन सोलर एन्ड सप्लाइजको कमाल हो त पनि त्यही गएर आजै सोलर किनेर घरमा राख तेरो घर पनि झलमल भइहाल्छ नि हजुर हामी कहाँ विभिन्न किसिमका solar premier solar Waaree solar solar land पाउनुको साथै इन्भर्टर र का ब्याट्रीहरू सुपथ मूल्यमा पाइन्छ साथमा अस्सी वाटको सोलर जडानमा टेबल फ्यान फ्री र एक सय तिस वाटको सोलर जडानमा डिसोम फ्री सम्पर्क restore sun solar and suppliers चोक चैनपुर एक चितवन फोन शून्य छपन्न छ बयानब्बे सात सय पाँच किरण तिवारी अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे दीपक तिवारी अन्ठानब्बे चौध पच्चिस उनानब्बे बिस पुनश्च हामी कहाँ डिस होम पनि पाइन्छ स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa towers and tours Ratnagar दुई टाढी हाङकाङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट राष्ट्रिय खबरमा अब बाँकी प्रसंग वर्तमान सरकार विरूद्ध आन्दोलनरत नेकपा माओवादी सहित तेत्तीस दलले आजबाट मेची महाकाली अभियान शुरू गरेको छ आज कञ्चनपुरको महेन्द्रनगरमा माओवादी अध्यक्ष मोहन वैद्य सहितका नेताहरूले अभियानको उद्घाटन गर्नुभएको हो तेत्तीस दलले चैत एक गते भएको आदेश खारेज लगायतका विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् चार दलका एक चार दलको एकल निर्णयमा प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाएर चार दलले सिन्डिकेट लागू भएको तेत्तीस दलको आरोप रहेको छ तर वार्तामा तर वार्ताबाट सहमति खोजेर तेत्तीस दललाई सरकार तथा राजनीतिक समितिले पटक पटक वार्तामा आउन आग्रह गरे पनि अहिले नै वार्ता नगर्ने भन्दै सड़क संघर्षमा लागेका हुन् नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले कांग्रेसको सिद्धान्त अपराजय हुँदाहुँदै पनि विगतको चुनावमा कांग्रेस पराजय हुनुमा प्राविधिक त्रुटि रहेको बताउनु भएको छ नेपाली कांग्रेसको आजबाट शुरू भएको एक महिने चुनावी अभियानको पहिलो दिन चितवनमा आयोजित कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टीभित्रको प्राविधिक त्रुटि सच्याएर अगाडि बढ़े आगामी संविधान सभाको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुने दावी गर्नुभयो लोकतान्त्रिक पद्धतिको विकल्प लोकतान्त्रिक पद्धति नै भएको चर्चा गर्दै उहाँले यसको संस्थागत विकासका लागि चुनाव अपरिहार्य रहेको बताउनुभयो एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले यही जेठ तेइस गते हुने स्वतन्त्र विद्यार्थी युनियन सोभ्यू निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताउनु भएको छ विद्यार्थी स्थापना दिवसको अवसरमा अखिल क्रान्तिकारीले आज काठमाडौँमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले पछिल्लो पटक अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरूमाथि भइरहेको आक्रमणप्रति आपत्ति जनाउनुभयो पार्टीकी अर्की केन्द्रीय सदस्य हिसिला एमीले सोभ्यू निर्वाचनमा अखिल क्रान्तिकारीलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले सो नयाँ ढंगबाट पुनर्परिभाषित गरी सत्ताको रूपमा नभई संघर्षको साझा थलोका रूपमा सोबेउलाई रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो आजको दिनलाई विशेष गरी वामपन्थी विद्यार्थी संगठनको विद्यार्थी आन्दोलन दिवसका रूपमा मनाउने गरेका छनृ चालिस वर्ष अघि आजकै दिन पञ्चायतलाई घुडा टेकाएर क्याम्पसमा सोबिउ खोल्न पाउने अधिकार स्थापित भएको दिनको सम्झनामा विद्यार्थी आन्दोलन दिवस मनाउन थालिएको हो शहरी विकास मन्त्री छविराज पन्तले सरकारले मुलुक सफा सुगर बनाउने अभियानलाई तीव्र रूपमा अगाडि बढाउने बताउनु भएको छ अभियान अन्तर्गत सन् दुई हजार सत्रसम्ममा लक्ष्य पूरा गर्ने गरी सरकारी पक्षबाट कार्य सम्पादन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो राजधानीमा भएको फोहोर मैला व्यवस्थापनमा संचारकर्मीको भूमिका विषयक अन्तर्क्रियामा मन्त्री पन्तले आगामी कार्तिक महिनामा हुने सार्क स्तरीय बैठकमा मुख्य प्राथमिकतामा सरसफाईका एजेण्डालाई राख्ने बताउनुभयो कार्यक्रममा शहरी विकास सचिव किशोर थापाले बढ्दो शहरीकरणले फोहोर मैलाको व्यवस्थापनमा समस्या भएको बताउनुभयो आफूहरूमाथि अमानवीय व्यवहार गरेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्य कर्मीहरू आन्दोलित भएका छन् शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले स्वास्थ्य कर्मीमाथि अमानवीय व्यवहार गरेपछि स्वास्थ्य कर्मीहरू आन्दोलित भएका हुन् सुरक्षाको माग गर्दै आन्दोलित भएका स्वास्थ्य कर्मीहरूले सांकेतिक रूपमा बिरामी हेरेका छैनन् स्वास्थ्य कर्मीले बिरामी नहेर्दा उपचारका लागि आएका बिरामीहरूलाई मर्का परेको छ चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सक संघका अध्यक्ष चन्द्रशेखर अग्रवालको कार्यकक्षमा ताला लगाएपछि दुवै पक्षबीचको विवादले चरम रूप लिइएको प्रतिष्ठानका medical record incharge doctor Sunil पराजुलीले जानकारी दिनुभयो अस्पतालले समस्या समाधानका लागि मृतक पक्ष र स्वास्थ्य कर्मीहरूसहित पाँच सदस्यीय छानबिन समिति गठन गरे पनि दुवै पक्ष आफ्नै अडानमा लाग्दा सहमति हुन सकेको छैन मृगौलामा भएको पत्थरी हटाउन गरिएको शल्यक्रियामा धरान एक एघार सृजना मार्गकी तीस वर्षीय मनमाया तामाङको गत मंगलबार मृत्यु भएको थियो सद्भावना पार्टीले तराई मधेसका बाइस जिल्ला सहित केही पहाड़ी जिल्लामा शुरू गरेको आमरण अनशन आज तेस्रो दिन पनि जारी रहेको छ अनसनकारीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गए पनि सरकारले अझै त्यसलाई सम्बोधन नगरेको सद्भावनाको भनाइ छ निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने निर्वाचन पुनर्संरचना आयोग गठन गरी काम शुरू गर्नुपर्ने संवैधानिक निकाय समानुपातिक बनाउनुपर्ने सीमामा भारतीय मुद्रा सटाई काउन्टर स्थापना गर्नुपर्ने आमाको नामबाट नागरिकता दिलाउनु पर्ने लगायत दसवटा माग राखेर आमरण अनशन शुरू भएको हो गत वैशाख चौबिस गते अन्तरिम चुनाव मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई मागपत्र पेश गर्दै सद्भावनाले अनशन शुरू गरेको थियो यसैबीच सद्भावना पार्टीका केन्द्रीय नेता सहितका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय चितवनमा आमरण अनशन शुरू गरेका छन् शत प्रतिशत सुरक्षित स्वयंसेवी रक्तदाता अभियान भन्ने नाराका साथ नेपालमा पहिलो पटक राष्ट्रिय रक्त सम्मेलन दुई हजार सत्तरी आयोजना हुने भएको छ बर्ड डोनर्स एसोसिएसन ब्लुदान द्वारा यही जेठ तीस र एकतीस गते आयोजना गरिने सम्मेलनमा राष्ट्रिय रक्त कार्यक्रमका सहयात्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल रेडक्रस ब्लुदान विश्व स्वास्थ्य संगठन सहित अन्य विभिन्न पक्षको सहभागिता रहनेछ आवश्यक परेको समयमा बिरामीले सर्वसुलभ रूपमा रगत पाउन् भन्ने उद्देश्यका साथ सम्मेलन केन्द्रित रहने ब्लुदानका अध्यक्ष महेन्द्र विलास जोशीले जानकारी दिनुभयो जाजरकोट जिल्लामा चारजना चिकित्सकको दरबन्दी भए पनि अहिले जिल्ला नै चिकित्सक विहीन बनेको छ जिल्ला अस्पताल जाजरकोटमा कार्यरत एक मात्र डाक्टर पनि सरुवा भएपछि समस्या भएको हो जिल्लामा नै चिकित्सक नहुँदा जिल्लावासी सामान्य उपचारको लागि महँगो खर्चमा बाहिर जान बाध्य भएका छन् हाल जिल्ला अस्पताल अहेबको भरमा चलेको छ राष्ट्रिय खबरमा अब खबर छोटकरीमा सड़क दुर्घटनामा सवारी दुर्घटनामा ज्यान गुमाएका शिक्षकका परिवारलाई क्षतिपूर्ति माग गर्दै चितवनका शिक्षकले डेढ घण्टा यातायात बन्द गराएका छन् हिजो भरतपुर सात कटहर चोकमा बसको ठक्करबाट ज्यान गुमाएका नारायणघाटको सिद्धार्थ बोर्डिङ स्कूलका शिक्षक लेखनाथ पाण्डेका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै संस्थापक संस्थागत विद्यालय शिक्षक संगठन इस्टोले आज बिहान सात बजेदेखि आठ बजेसम्म यातायात बन्द गरेको हो नेपाली कांग्रेसले क्षेत्रीय सभापतिहरूको संयोजकत्वमा विद्यार्थी सहयोग तथा परिचालन समिति गठन गरेको छ क्याम्पस तहका विद्यार्थीहरूलाई समन्वय सहयोग र परिचालनका लागि समिति गठन गरेको हो यही जेठको तेइस गते हुन लागेको सोभियो निर्वाचनलाई लक्षित गरी पार्टीले निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि सम्बन्धित सरोकारवाला सदस्य रहने गरी समिति बनाइएको कांग्रेस रूपन्देहीका सचिव रामकृष्ण खाँडले जानकारी दिनुभयो नवलपरासीको सदरमुकाम परासीमा रहेको नेपाल नेत्र ज्योति संघ डाक्टर विनोद निता कण्डेलले कडेल आँखा अस्पतालको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ कुल एक करोड़ पैंतिस लाख लागतमा निर्माण सम्पन्न हुने भवनको एक कार्यक्रमका बीच रण अम्बिका आँखा अस्पताल भैरव भैरवाका अध्यक्ष सागर प्रताप राणाले उद्घाटन सागर प्रताप राणाले गर्नुभएको थियो नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान संस्थानको आर्थिक लगानीमा निर्माण शुरू गरिएको भवन ल्याब बिरामीको अपरेशन पछिल्लो बिरामीको अपरेशन पछिको आराम कक्ष र स्टोर कक्ष रहने अस्पतालले जनाएको छ सर्लाहीको पत्थरकोट नौका बासिन्दा सात दिनदेखि विद्युत सेवाबाट वञ्चित भएका छन् ट्रान्सफर्मर मर्मतका लागि प्राधिकरणले लगेको एक साता बितिसक्दा पनि मर्मत गरेर नल्याएपछि समस्या भएको हो वैशाख बाइस गति नै प्राधिकरणले ट्रान्सफर्मर मर्मतका लागि लगेको भए पनि अहिलेसम्म मर्मत गरेर नल्याइदिएको स्थानीय प्रकाश तिमेल सिन्हाले जानकारी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 आफूसँगको कुराकानीका क्रममा सिरियाली राष्ट्रपति असादले आफू शान्ति वार्ताका लागि तयार रहेको भन्दै सो वार्तामा को बस्ने भन्ने विषयमा समेत बताएको जानकारी दिएका छन् आर्थिक मन्दीका कारण समस्या झेलिरहेको युरोपेली क्षेत्रको मुलुक जर्मनीमा पनि आर्थिक मन्दीको प्रभाव देखिएको छ आर्थिक मन्दीका कारण जर्मनीको एक कम्पनीले तत्कालै देशभर र विश्वका आफ्ना उत्पादन केन्द्रबाट कम्तीमा पनि तीन हजार कर्मचारी कटौती गर्ने भएको छ जर्मनीको थ्री स्क्रेपले यसै आर्थिक वर्षमा ती कर्मचारी कटौती गर्ने भएको हो कम्पनीले आफ्नो दोस्रो त्रैमासिकमा भएको घाटाका कारण उत्पादन केन्द्रमा रहेको तीन हजार प्रशासनिक कर्मचारीहरूलाई हटाउने भएको हो हाल उक्त कम्पनीमा प्रशासनिक क्षेत्रमा पन्ध्र हजार कर्मचारी रहेकोमा तीमध्ये तीन हजार जना कर्मचारी कटाउने भएको कम्पनीले जनाएको छ राष्ट्रिय खबरमा अब एउटा खेल खबर Indian premier league IPL cricket अन्तर्गत पुणे वारियर्सले कोलकाता नाइट राइडर्स समक्ष जितका लागि एक सय एकात्तर रनको लक्ष्य प्रस्तुत गरेको छ टस हारेर पहिला ब्याटिङ गरेको पुणेले निर्धारित बीस ओभरमा चार विकेट गुमाएर एक रन बनाएको छ पुणेका लागि मनिष पाण्डेले सर्वाधिक छैसठी रन जोडे भने अरूण फिन्सले अडचालिस युवराज सिंहले तीस र रविनु थप्पाले पच्चीस रन जोड्न सफल भए जवाफी ब्याटिङ गरिरहेको कोलकाताले यो समाचार तयार पार्दासम्म पाँच ओभरमा तीन विकेटको क्षतिमा तीस रन बनाएको छ अहिलेसम्म खेलेका चौध खेलबाट बाह्र अङ्क जोडेको कोलकाता सातौं स्थानमा छ भने समान खेलबाट चार अङ्क मात्र बटुलेको पुणे पुछारमा रहेको छ प्रतियोगिता अन्तर्गत आज राति सभा आठ बजेपछि हुने आजको दोस्रो खेलमा मुम्बई इण्डियन्स र राजस्थान रोयल्स आम्ने सामने हुनेछन् चौध खेलबाट बीस अङ्क जोडेको मुम्बई दोस्रो स्थानमा छ भने समान खेलबाट समान अङ्क जोडेको राजस्थान नेट रन रेटमा पछि पर्दै तेस्रो स्थानमा छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक थ्रेस होल्ड र फौजदारी अभियोगको मुद्दा हटाएर चुनावी ऐन निर्माण गर्न सरकारलाई एकीकृत माओवादीको सुझाव चुनावी वातावरण बनाएर मात्र मिति घोषणा गर्ने अध्यक्ष रेग्मीको भनाई अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विरूद्ध परेको रिटमाथि दुवै पक्षसँग सर्वोच्चले छलफल गर्ने कान्तिपुर विरूद्ध परेको मुद्दाका विषयमा थप विवरण पेश गर्न अदालत प्रशासनलाई आदेश सुरक्षाको माग गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्य कर्मीहरू आन्दोलित चारजनाको दरबन्दी भए पनि जाजरकोट चिकित्सक विहीन वार्ताको टेबलमा बसी समस्याको समाधान खोज्न अमेरिकी विदेश मन्त्री केरीको सिरियाली राष्ट्रपति असादसँग आग्रह युरोपेली मुलुक जर्मनी पनि आर्थिक मन्दीको प्रभावमा र आइपीएल क्रिकेटमा पुणेद्वारा कोलकाता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 क्लब चोक मोबाइल अन्ठानब्बे चार एकाउन्न